नमस्कार कार्यक्रम साहित्य सुधामा सम्पूर्ण साहित्य अनुरागी मनहरूमा साहित्यिक अभिवादन संयुक्त राज्य अमेरिकाबाट सञ्चालित नेपाली भाषा साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको कार्यक्रम साहित्य सुधामा हार्दिक स्वागत छ म प्रकाश अधिकारी रेडियो सृष्टि विश्वको जुन कुनै कुनाबाट W radio Srishti dot com log on गरेर पनि चौबिसै घन्टा सुन्न सकिन्छ साहित्य सुधामा आजको श्रृङ्खलाबाट हामीले युवा कथाकार सशक्त नारी हस्ताक्षर तथा पत्रकार सुविसुधा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहभित्रका कथाहरू प्रस्तुत गर्नेछौँ यो कथा सङ्ग्रहमा अठारवटा कथा सङ्ग्रहित भएका छन् रहस्यमय भोगाई कथा सङ्ग्रह दुई हजार पैँसठी सालमा जनमत प्रकाशनले प्रकाशन गरेको थियो आज मैले त्यही रहस्यमय भोगाई कथा सङ्ग्रहभित्रको व्यवहारिसे डायरी एक बिहानै ओछ्यानमा ढल्किरहेको बेला कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ म आफूले उडेको कम्मल पन्छाएर जुरुक्क उठी ढोका उघार्न पुग्छु ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे म्याडम सर बाहिर जानुपर्ने भयो हजुर मेडिकलमा आइसिएस रे भान्सा कोठातिर लाग्छ आफ्नो बनाइसिद्धाएर ऊ एउटा पत्रिकालाई लेख नभई भएन भनेर फोन गरेको गरै गर्यो त्यही लेख सिद्ध्याउन लाग्दा रातको दुई बजे मात्र सुतेकी ढिलै भयो उठ्नलाई पूजा आज त्यसै छ फेरि मेडिकलमा जानुपर्ने मन उसै उसिलो बन्छ बाथरुममा पसेर हतार हतार आङ मात्र कुल्लुक्क पखाल्न थाल्छु ओहो पानी कति चिसो झन्डै बरफ जस्तो हात गोडा चिसोले झमझमाउन थाल्छ पूजा सकेर पूजा कोठाबाट निस्किँदै लाग्दा फुच्चे पोल्छ म्याडम चिया मेडिकलमै ल्याइदिए यति भनेर ज्याकेटको चेन लगाउँदै जान्छु मेडिकलमा नभन्दै डाक्टर रोहनलाई टिचिङ अस्पतालसम्म छोडेर उहाँ भक्तपुर जाने हतारमा हुनुहुँदो रहेछ म साथ उहाँहरू हिँडिहाल्नुहुन्छ बाइकमा चिसो मुटुले लगलग कमाए पनि पसलमा बिरामीहरू ज्यादा औषधिहरू दिँदा र उनीहरूले मागेका सामान दिँदा बिस्तारै चिसो हराउन थाल्छ फुच्चेले ल्याएको चिया चिसो भइसक्दा पनि खाने मौका पटक्कै जुरेन कोही डाक्टरलाई बेलुका जचाउन नाम दर्ता गर्न आउँछन् त कोही औषधि लिन कोही कोही स्वास्थ्य सम्बन्धी सुझाव मात्र लिने पनि छन् सेवाको लागि बसेपछि नाफामा मात्र अल्झन पनि भएन यसरी नै सल्ल छिप्लिन्छ समय व्यस्तै व्यस्तमा नौ बजिसकेछ मान्छेको आगमन नभएको मौका छोपी पत्रिकामा नजर डुलाउँछु अकस्मात मेरो ध्यान सोकेशमाथि रहेको डायरीमा पर्छ अरे कसको हो यो डायरी भित्र पल्ट्याउँछु सुरुको पानामै परिवर्तन नेपाल मन अलि उत्तेजित हुन्छ यो डायरी परिवर्तनकै रहेछ तर ठेगाना यताउता सबैतिर खोजे पाउन सकिन न ठेगाना छ न सम्पर्क नम्बर नै यो डायरी उसको हातमा कसरी फिर्ता गरू अलिकति गर्मीले तातो बन्छ शरीर डायरीका पानाहरू सर्ती पल्ट्याउँछु सुन्दर अक्षर तामाको पातामा मेसिनले कुदे जस्तै छन् पानाभरि श्रृङ्खलाबद्ध लेख मात्रै छन् अन्त कहीँ कतै कसैको नाम ठेगान छैन डायरी हेर्दा लाग्छ नै पक्का होइन त्यसमा लेखिएको जुन लेख छ अति महत्त्वपूर्ण कति सिप मेहनत र श्रम खर्चेर लेखेको होला म एउटा लेखक त्यसैले पनि लेख लेख्नको कठिनाई अनि त्यसको महत्त्व सहजै अनुमान लगाउन सक्छु तर यो डायरी कसरी उसको हातमा पारिदिउँ दिउँसोको बाह्र बजेतिर खान पिन सकेर यसो छतमा निस्किन्छु घाम ताप्न ओल्लो पल्लो घरका पनि छतमा निस्केर सुन्तला खाँदैछन् यसो हेर्दा लाग्छ घरभित्र कोही छैनन् सबैजना घामको न्यानोमा मस्तक्क सेकाइरहेछन् आङ मनमा कसो कसो हुन्छ छटपट्टि केही सम्झेझै केही बिर्से बिर्सेझैँ अनि केही हराए जस्तो र कुनै काम बिराए जस्तो मनभित्रबाट छाएको खिन्नता करेसामा लटरम्म फुलेका आरुका फुलहरू सिरसिरे बतासले भुइँमा भुर्र खस्छन् किन किन फुलहरू अन्जुलीमा उठाए पोल्टोभरि बटुल्ने रहर जाग्छ मनमा छताछुल्न फुलहरूमा लुकामारी खेलेको मन सुटुक्क बिहान सोकेसमा फेला परेको व्यवहारिसे डायरीमा गएर डुल्छ चुर्लुममा ओहो त्यो डायरी पढ्नुपर्छ मैले कतै त्यही भित्रको लेखहरूमा पो छ कि उसको ठेगाना बतास जस्तो उत्तिर कोठामा पस्छु म डाइनिङ टेबलमा थपक्क बसेर मलाई नै पर्खँदै रहेछ बिचराले गाली गरे होला सरापे होला र ठुस्कियो पनि होला मसँग किताब वा डायरीहरू निर्जीव भए पनि चाहना हुन्छ रहर हुन्छ र हुन्छ आकाङ्क्षा धेरैभन्दा धेरैले उसलाई छोन सुमसुमाउन् र पढुन् पत्र पत्र पत्र केलाएर आन्धाभुँडी खुतलेर सायद यो व्यवहारिसे डायरी त्यही चाहन्छ मबाट मकस्ती अबुझ मूर्ख लेखिका उसको भावनाको रतिभर ख्याल गर्न नसक्ने बुझ्न नसक्ने कतिपय लेखकहरू छन् जो अरूको लेखभन्दा आफ्नै लेख पढ्न रुचाउने म त त्यस्तै थिइनँ आज कसरी उनीहरूको पङ्क्तिमा पुग्न थालेछु मनमा सोचाइका उद्वेगहरू लहरिँदै गर्दा डायरी लिएर पुग्छु बिस्तारामा बिस्तारामा तकियाको आडेस लगाएर आधी शरीर ढल्काई कम्मरले छोपेर पल्टिन्छु डायरी मन ज्यादै चञ्चल उत्सुक भइरहेछ के लेखेको होला यसमा ऊ को होला कसले राखिदियो होला परिवर्तन नाम साँच्चै उसको थर नेपाल नै हो त यी र यस्तै चुल्ठी परेका जिज्ञासाहरूको जवाब खोज्दै हिँड्छन् नैन यसरी डायरीका अक्षरहरूमा ठोकिँदै चिप्लिँदै अनि बग्दै बग्दै साठी सालको कुरा हो गोधेली सन्ध्याको समय आकाश फिक्क रातो भित्र कैद थियो सडक केही सुनसान जस्तै मालभाग ट्रक र बस बाहेक अरू भाडाका र प्राइभेट साधन थप ठप्प सडकको दायाँ बायाँ किनारहरूमा नरम हरियो घाँस लह लह थियो ठाउँ ठाउँमा त्यही घाँसमाथि तारा जस्ता फुल फुलेका देखिन्थे भने उति सघारी मन्द मन्द पवनको झोक्का मच्चिँदै गर्थ्यो तलमाथि जिल्ला सदरमुकामबाट आफै मारुती कार चलाएर सहरतर्फ जाँदै थिएँ म वैशाख महिनाको रमाइलो सन्ध्या थियो त्यो हो सडकका दुवै किनारमा रहेका झुप्रा पसलहरूमा साँझको टुकी बलिसकेकाले पनि मन अतालिँदै थियो सहर भित्रिने हतारमा आरामसँग सिटमा बसेर क्यासेट बजेको गीतको तालमा झुम्दै दुई चारवटा औँलाले मात्र स्टुडिङ समातेर सडकको स्पिडमा सुइँ हुँकिँदै थिएँ गाडीमा रहेका दायाँ बायाँका झ्यालका सिसाहरू खोलेको थिएँ किनकि फ्रेस हावा मलाई चुम्दै पास हुन पाओस् इन्जिन तातेर आएको रापले रतिभर सुमसुमाउन नभ्याओस् मलाई यात्रा आरामदायी नै थियो अँध्यारोले बिस्तारै कब्जा गरेको सडक गाडीको हेडलाइटमा छर्लङ्ग उग्रिन्थ्यो घरिको उकालो घरिको ओह्रालो त केही घुम्ती काटेर मेरो कार दौडेको थियो तीव्र रफ्तारले सडकको छातीमा मस्तसँग झुप्रा पसलहरू र कटेरे घरहरूलाई छाडेर म जङ्गलको बाटो कुद्दै थिएँ दायाँ बायाँ सालघारी बिचमा सडक सुनसान वातावरण चरा र मुसाको सम्मको चानो मानु नभएको ठाउँ कता कता बरफ चाहिँ ठन्ड भए थियो मुटु आक्कल झुक्कल भेटिन आएका मालभाग ट्रकको घ्यारासँगै लामो सास तान्थेँ म नाक र मुख दुवैबाट एकैपटक सडकको छातीमा चिप्लिँदै गर्दा अगाडि एकजना महिलाले लिफ्ट माग्न बुढियाउँला उठाएको देखेँ सुनसान जङ्गलको बाटोमा दिन ढलेर रात पलाउँदै गर्दा एक्ली आइमै कोहोले लिफ्ट माग्ने म सोच्दै अगाडि बढेँ कसो कसो ब्रेक दबाउन हिचकिचायो मन आधा किलोमिटर जति नागेपछि मनले फेरि सोच्यो कतै बिचल्लीमा परिन् होला बिचरी त गाडी रोकिन् मेरो प्राइभेट कार भए पनि उनलाई लिफ्ट दिँदैमा के बिग्रिन्छ र आखिर म सहर जानु नै छ उनलाई लैजाँदैमा बढी पेट्रोल सकिने पनि होइन क्या र मनले यस्तै कुरामा सहमति जनायो र गाडी ब्याक गरेर उनी भएको ठाउँमा फर्केँ उनको अगाडि पुर्याएर कार रोकेँ मैले उनले खुल्ला कारको झ्यालबाट भित्र टाउको घुसारिन् र भनिन् तपाईँ सहरतिर जान लाग्या हो मैले भनेँ तिमी पनि जानकै लागि लिफ्ट मागेकी भए छिटो भित्र आऊ कारको ढोका उघारिदिँदै भने मैले लामा पासुलामा टिपिक्क हुने पाइन्ट लगाएको खुट्टा खुम्चाउँदै कारको अगाडि सिटमै बसिन् हुने अनि मैले कार हाँक्न थालेँ तीव्र रफ्तारमा र उनी चुपचाप रहिन् कार हाँक्दै उनलाई बेला बेलामा छड्के निहाल्दै थिएँ म लामचो अनुहार पातली थिइन् उनका आँखा खैरा र लोखर्केका जस्ता चलाक थिए खान पनि मुसाका झैँ साना तथा लोती नजानिँदो माथितिर फर्केका तर गहनाको नाममा केही लगाएकी थिइनन् कपाल पछाडि लगेर बानेकी उनले हरियो रङको प्यान्ट र हरियो रङकै ज्याकेट लगाएकी थिइन् भने साथमा बाक्लो ठुलो खकाने झोला च्यापेकी तिमी सहरको कुन ठाउँमा जान लागेकी मौनतालाई भत्ताभुङ्ग बनाउँदै मैले सोधेँ उनलाई तीको आँखाले एकपटक पुर्लुक्क मतिर हेरिन् आफ्नो पछाडि बोकेको झोला दुई हातले सकि नसकी उचालेर काखमा राखिन् र भनिन् सहरकै मुख्य केन्द्रसम्म मैले अझ स्पिडमा कार कुदाएँ उनी चुपचाप अगाडि लमतन्न पसारिएको कालो सडकलाई निहाल्दै बसिन् हामी बिचमा वार्ता थिएन पटक्कै मैले क्यासेट बजाएँ बन्द गर्नुहोस् यी गाना बजान मलाई यसमा पटक्कै रुचि छैन यी रेकर्डिङ भन्दा चिल्लो सडकमा सल्ल कार कुदेका आवाज अरू गाडीले साइड माग्न बजाएको हनका आवाज हावाको सुसाई मनपर्छ मलाई अलि चिडिएको स्वभावमा क्यासेट बन्द गर्न लगाइन् उनले मलाई कस्ती नर पङ्क्षी पशु साहित्य कला र सङ्गीत विहीन मान्छे त सिङ र पुछार बिनाको पशु नै हो भनिदिउँ कि जस्तो लागेको थियो फेरि कसो कसो मुखमै बुझो लाग्यो मौनताको मन नलाई नलाई बन्द गरे क्यासेट एउटा कारमा सफर गरेका हामी दुवै यात्री त्यसमा पनि एउटालाई सुन्न मन नलागेपछि क्यासेट खोल्नुको पनि औचित्य केही नै रह्यो सडकको छातीमा कार दौडिरह्यो सुइयाँको आवाजमा मैले स्टरिङ घुमाइरहेँ नचाहँदा नचाहँदै बेला मौकामा मलाई छक्काएर उनीसम्म लपक्क टाँसिन जान्थे चोर आँखा तर कुन्नी किन हो उनले भने छड्के नजरसम्म चियाइनन् मलाई कुनै गहिरो सोचाइमा डुबेको जस्तो देखिन्थिन् उनी आज आमाको मुख हेर्ने औसी तिमी पनि आफ्नै आमालाई खुवाउन जान लागे कि जे पर्ला सम्वादको पर्दा उठाएँ मैले म कहिल्यै पनि आमालाई खुवाउँदिनँ फेरि म जन्मनुभन्दा पहिलेदेखि नै खाँदै आएकी थिइन् उनले कहाँबाट आयो बाबु आमा खुवाउने चलन वाइयर देश सङ्कटमा परेर आफ्नै अधिकार र अस्तित्वको खोजीमा सिङ्गो नेपाल आमालाई निरङ्कुशता र जहानिया शासनको पञ्चबाट मुक्त पार्न दौडधुप गर्ने छोराछोरीले कसरी आफै मात्र आमाको पेट भर्न सक्छन् हामी करोडौँ आमाहरूको मुक्तिको बाटोमा होमिएका छौँ बुझ्नुभयो तपाईँले राता राता आँखाले मलाई हेर्दै बोलिनुहुने उनको भनाइ पटक्कै बुझिनँ मैले त्यो भनाइ दाँतमा ढुङ्गा बिजाए जस्तो दिमागमा भने बिजाइरह्यो मन अलिकति र झैँ कक्रिएर टाँसियो छातीमै त्यति ठुलो गरौँ झोलाभित्र के होला त हामीहरू धेरै बेरसम्म मौन भयौँ मैले उनलाई अझ बढी प्रश्न नगरे निश्चय गरेँ हुन त जिज्ञासाहरू प्रशस्त थिए हामी कहौँ कहाँ जान लागेको त्यो झोलाभित्र के छ तिम्रो विवाह भयो या छैन भए उसको नाम के हो आदि इत्यादि लगभग एक घन्टा पश्चात जङ्गल छिचलेर गाउँको सडकमा प्रवेश गऱ्यौँ हामीहरू अब भने कुकुर भुकेको आवाज र दुम्सीले बारीको गहुँ नखाओस् भने बाली कुर्न बसेकाले तिन बजाएको एकहोर आवाज प्रशस्त सुन्न सकिन्थ्यो ठाउँ ठाउँमा तरकारीका भारी बोकेर गाडी पर्खिरहेका किसानहरूसँग पनि देखादेख हुन थाल्यो पहिलाको तुलनामा मन बत्तिएको छ कारको स्पिडसँगै कारमै जडित घडीलाई निहालेँ मैले रातको दस बजिसकेको थियो तपाईँलाई यो मारुति कारमा सल्ल कुद्न बडो आनन्द आएको होला होइन सधैँ बसेर यात्रा गर्ने कारमा यस्तो महसुस किन नहोस् बरु तिमीलाई त्यस्तो भान परेको हुनसक्छ अलिकति अलिकति इतरिएर जवाब फर्काएँ मैले सटप कसरी सोच्नुभयो यस्तो कुरा के तपाईँले कल्पना गर्नुभएको छ देशमा कुनै त्यस्तो ठाउँ पनि छ जहाँका बासिन्दा मोटर कार चढ्नु त परै जाओस् मोटरलाई कुन चराको नाम हो भन्छन् के यो देशका उनीहरू नागरिक होइनन् र उनीहरूको पनि त्यति अधिकार छ जति तपाईँको छ ती कुकुर भुकेका र टिन ठटाएका आवाजलाई चिरा पार्दै बोलिन् उनले र उनको यो भनाइ पनि मेरो सोचाइ र बुझाइ विपरीत लाग्यो उनीसँग सवालमा जवाब लडाउने पक्षमा पटक्कै थिइनँ म त्यसैले चुपचाप लाग्दै कारको स्टेरिङ गुमाएँ तपाईँ समाचार कतिको पढ्ने हेर्ने र सुन्ने गर्नुहुन्छ हावाले निधारतिर ल्याएको कपाल हातले तह लगाउँदै प्रश्न गरिन् उनले हत्या हिंसा आतंक मरेर मारेको बाहेक सुन्न पाइन्न कुन्नी किन हो खाली देशमा हतियारको भरमा सत्ता लिन तम्सेका छन् विभिन्न पक्षहरू यस अर्थमा म समाचार प्रति त्यति रुचि राख्दिनँ मन नलाई नलाई जवाफ दिन्छु मैले उनलाई वा महाशयको कस्तो आनन्दको धारणा हेर्दा त शिक्षित जस्तै देखिनुहुन्छ तर सोचाइ भने किन यस्तो अधिकार भन्ने कुरा मागेर आउँदैन बुझ्नुभयो त्यसैले लड्दा दुई चारजना मर्छन् त के भयो र अर्को कुरा समाचार नहेर्ने त्यसो भए सिरियल हेर्नुहुन्छ होला काल्पनिक कहानीमा बनाइएका पप ऱ्याप र झ्याप सङ्गीतहरू सुन्नुहुन्छ होला नेपाली मौलिक गीत सङ्गीतलाई कुरूप पारेर कृत्रिम नयाँपन दिन खोजेको अनि हेर्नुहुन्छ होला दिदी बहिनी नङ्गाएर नारीलाई मनोरञ्जनको साधनमा उभाएर पैसा कमाउन बनाइएका चलचित्रहरू अनि पूर्व पश्चिम उत्तर दक्षिणको दुखी गरिबको कथा व्यथा समेटिएका हुँदैनन् त्यसमा के एउटा एउटा च्याम्बा भोकले आत्तिएर रुखको बोक्रा कोपरेको तितो यथार्थ हुन्छ ती चलचित्रमा कि धनी मुखियाले फुर्बाकी तरुनी छोरीको अस्मितामाथि धावा बोलेको देखाइन्छ कि रामेको घरबारी जमिनदारले हडे हडपेर गाउँ निकाला बनाइएको सत्यता नै ओकलिएको पाइन्छ सायद तपाईँहरू त्यस्ता स्वार्थी मतलबीले चासो पनि राख्नुहुन्न यो विषयमा महलमा बस्नेलाई झुपडीको व्यथा बासमती चामल नरुच्नेलाई भोकको छटपटी र मारुतीमा दौडिनेलाई नाङ्गै पैतालामा गेगरले भिजाएको र काँडाले चिथरेको अनुभव कसरी होस् उनी यसरी बहकिन् कि कुलोमा पानी बगेसरी उनी भित्रको आन्दोलन शब्द भएर मेरो शिरमा थुपरियो असिना वर्षे जस्तो उनको धारा प्रवाह भनाई चुपचाप सुन्दै थिएँ म बिना प्रतिवाद बोल्ने कुरा कुनै भेटिन सत्य कि हुन् उनले तर मेरो दिमागले यी सबै कुरा सोच्न कहिल्यै भ्याएन सोचाइ र बुझाइ हेराइ गराई मान्छे पिच्छे पृथक हुन्छ कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भने चाहिँ गाउँ छिजलेर माझ बजारतर्फ जाँदै थियौँ हामीहरू गाउँको तुलनामा बजार जाग्दै थियो रातको एघार बजेसम्म पनि बत्तीहरू बलिरहेका ससाना सटरमा होटलहरू खुल्लै भुसिया कुकुरहरू पुच्छर हल्लाउँदै एउटा अर्को सटरबाट सटरहरू बाहिर चहारिरहेका एकछिन कार रोक्न सक्नुहुन्छ उनको हात मेरो हातमा राख्दै बोलिन् उनी किन नसक्नु तर के का लागि नचाहेरै सोधेँ मैले बिना जवाब कारको ढोका उघारेर बाहिर निस्किन साथ त्यो झोला पनि बडो जतनले च्यापेर उनको त्यो होसियारीपन देख्दा लाग्यो त्यो झोलामा सिसा जस्तै फुट्ने गह्रौँ सामान छ उनी बाहिर निस्केपछि लामो आङ तन्काएँ मैले पनि अब केही समयमै माझ बजार पुग्दैछौँ हामी कारको साइड सिसाबाट दायाँ बायाँ चिहाएँ उनको छायासम्म पत्तो लागेन छोडौँ त त्यहाँदेखि सँगै आइयो एक्लै आइमै मान्छे रातको बिचमा कहाँ जालिन् सँगै लैजान कता गएकी होलिन् अत्तपत्त छैन एकछिन त घुर्नु पर्यो भन्ने मानसिकतामा पुगेँ म उनी कारबाट बाहिरिएको दस मिनटमै बजारभर बत्ती गयो अघिसम्म उज्यालोको अङ्गलोमा कसिएको माझ बजार अहिले चुक पोखिए जस्तै अन्धकार भयो म कारभित्रको बत्ती बालेर क्यासेट खोल्न मात्र के लागेकी थिएँ मैमाथि चट्याङ खसे जस्तै बिजोडले आवाज आयो जुन आवाजको सामना गर्न नसकेर मैले दुवै हातले कान थुनेर आँखा छिम्लिए मुटु असाध्यै छिटो छिटो हड्किरह्यो हम्स उडेर टाढै गए झैँ यस्तो लाग्यो कार सहित म भाँसिएँ तल तल मेरो सातो पुत्लो गयो एकहोरो बम बारुदको आवाजले एक घन्टापछि आँखा र कान खोल्दा बजार कोको होलामा चुरलुम्बा डुबेको बजारको प्रहरी चौकीले आगो उकल्दै बन्दुक पड्केको आवाज हाँडीमा मकै भन्दा बढी हेर्दा त्यस्तै देखिन्थ्यो आकाशबाट माझ बजारमा उल्का वर्षा भइरहेछ मान्छेहरूको भागाभाग मारामार काटाकाट दौडा दौड रुवाभासी चिच्चावट उफ त्यस्तो धमाका एक घन्टा जति भइरह्यो म न अगाडि बढ्न सके न पछाडि नै उनी पनि फर्केर आइनन् मलाई डर त्रास र शङ्काले झ्याप झुप समात्यो एकैपटक बन्दुक पड्किन छोडे पनि मन पड्किरह्यो आफूलाई विचलित बनाउने गरी यसरी नै छटपट्टिले निहाल्दै उकल्दै गर्दा हातमा टर्च बोकेका तिन चारजना मैतिर आए परबाट मैले पनि कारको हेडलाइट बाले उनीहरू प्रहरी थिए एउटाले झ्यालबाट टाउको घुसारेर सोध्यो ए को होस् त यति राति एक्लै कार रोकेर यहाँ के गर्दै थिइस् उसले हातको टर्च बालेर गाडीभित्र यताउता हेर्दै पनि थियो अगाडिको सिटको तल एउटा पेस्तोल र छापामारको परिचय पत्र टिप्यो जुन त्यहाँ छ भन्ने मलाई पनि थाहा थिएन त्यसपछि त के चाहियो र एउटाको इसारामा अर्कोले कञ्चटमा पेस्तोल तेर्साउँदै मलाई कारबाट झर्न अप्कायो हान्देऊ कि बाहिर निस्किन्छस् साला आतङ्ककारी सातो पुत्लो गयो मेरो सिङ्गै बजार रक्ताम्य देखेँ मैले यसै गरी कतिको कञ्चटमा पड्कियो होला बन्दुक टेकेको जमिन मुनि मुनि गइरहेको जस्तो अत्यासले मन फतक्कै गल्यो मनमा कपर्दी खेल्दै त्रास मच्चिन्छ डर रुखमा सोइसाला खेले जस्तो लासै लास बजारभरि तिनै लासको पङ्क्तिमा अर्को एउटा लास थपिने भयो मेरो उनीहरू किच्याउँदै लगे जलेर भग्नावशेष भएको चौकीतिर असरल छरिएका लास सडकभरि टुप्लिक्किन थाल्यो नजरमा अगाडिको सिङ्गै संसार अन्धमुष्टि कालो बाहेक अरू केही थिएन शून्य एकदम शून्य कम्प छुटियो छातीमा पुरा शरीर भूकम्पले घर हल्लाए जस्तो गरी भिडबाट खसेर ढुङ्गामा पछारिएर लागेको चोट जस्तो थिलथिलिँदै दगल्छियो मन पसिनाको मूल फुटाउँदै पुवा पुवा साइरन बजाउँदै पुवा पुवा साइरन बजाउँदै थप सुरक्षाकर्मी बोकेर आयो सैनिकको गाडी बजारमा साहेब एउटा छापामारलाई समातेका छौँ जिउँदै अरू त कति मरे घाइते भएकालाई लगे उनीहरूकै साथीहरूले जिउ तन्काउँदै र बुट बजार्दै तनक्क तन्की एउटा हातमा वाकट्वाक्के लिएर निस्कियो अर्को ट्रकबाट ए त चाहिँ किन भाग्ने प्रयास गरिस् त मर्न डर नलागेर हो शाला व्यङ्ग्य र रिसाएको हेराइसँगै पिस्तुलले कञ्चटमा घोज्दै पड्की अर्को थर्र काँपेको शरीर ओठमा बोली पनि लरबरियो साँच्चै काल आएकै हो त भन्ने सन्तासले लटरम्म भोगटे पलाएको मनमा कारमा भेटेका परिचय परिचयपत्र टोलको उज्यालोमा निहालेम उनीहरूले त्यो छापामार हिमालीको थियो बता यो केटी र अरूलाई कता पठाइस् तिमीहरूको योजना थियो होइन माझ बजार हान्ने आगो जस्तो भएको प्रहरीले एक मुक्का कसेर बजायो मेरो कञ्चटमा होस सम्हालेदेखि परिवारको लाड प्यारमा हुर्केको मैले रुको वचनसम्म सामना नगरेको म त्यो मुक्काले तोरीको फुल देखेँ लटरम्म फुलेको चारैतिर मुखले नबोल्दा शरीरले यातना पाउने थाहा पाएर डराई डराई वास्तविकता बताएँ मेरो यथार्थलाई झुटो कहानी भन्ठाने उनीहरूले रातभरमा धेरैको लात्ती मुक्का घुस्सा र लाठीको वर्षाई खाइरहे मैले मलाई बिना सित्तैमा मार्ने भए पन्ठाने मैले अगाडिसम्म मनमनै मात्र भोगटे फलेको थियो तर पछि अनुहार पिठ्यौँ पाखुरा र तिग्रमा छाम्दै फेला पार्ने सार भोगटे झुन्डियो साथमा रक्तम्य बनाए मलाई बिहानको मिरमिर उज्यालोले धरतीलाई आफ्नो साथमा समेटिन्जेलसम्म पिटाइ खाइरहे मैले उज्यालो भएपछि धमाधम लास बटुल्ने काम गरेँ कोही कोहीको हात छैन कोहीको खुट्टा कोहीको आँखा फुटेको छ त कसैको गिदीसम्म बाहिर निस्केको पचासौँजना प्रहरी सत्र अठारजना छापामारको लास थियो त्यहाँ लासको पङ्क्तिमा हिमालीको पनि लास थियो एक मनले सरापै उनलाई आफू त मरिन मरिन मलाई पनि फसाइन् दोस्रो कता कता एकदमै नरमाइलो पनि लाग्यो उनको लास देख्दा चार दिनसम्म मलाई हात खुट्टा बाँधेर माझबजारको एउटा किनारामा उनीहरूले आफ्नो निगरानीमा राखे माझबजार चौथो दिन बल्ल प्रहरीले आफ्नो कब्जामा लियो जिल्लामा मलाई लगे सञ्चार माध्यममा आयो माझ बजारमा आतङ्ककारीहरूको समूह पक्राउ प्रहरी हिरासतबाट भाग्न खोज्ने क्रममा प्रहरीको गोली लागे सत्रजनाको मृत्यु एकजना आतङ्ककारी प्रहरीको हिरासतमा दुईजना प्रहरी सामान्य घाइते आदि इत्यादि मलाई उनीहरूले पानी पानी भन्दा पिसाब खुवाउनसम्म पछि परेनन् जुठोपात दिए कैयौँ दिन मलाई पन्ध्र दिनसम्म निकै नै यातना दिएर किरकार पारे मैले रुँदै हात जोडेर सबै यथार्थ बताएँ बाबाको नम्बर दिएर फोन गरी बुझ्न अनुरोध गरेँ बल्ल तल्ल बाबालाई फोन गर्छु भन्यो मलाई यातना दिने टुवाकेले थाहा छैन फोनमा बाबासँग के के कुरा गरे कुन्ने तँलाई तेरो बुवा लिन आउँदैछ तेरो बाउको जमानीमा छुट्न सक्छस् त्यसले भन्यो गत हप्ता माझ बजारमा दोहोरो भिडन्त भयो त्यस अर्थमा त माथि शङ्का गरेछन् हाम्रा सिपाहीले फेरि त्यो आतङ्ककारीको पिस्तोल र परिचय पत्रले पनि शङ्का गरायो यति भनेर कठालो समात्दै अर्को कोठामा लग्यो मलाई त्यहाँ मेरो बाबा आमा र मामालाई पनि देखेँ बाँच्ने भए भन्ने आश जाग्यो एउटा प्रहरीले चिया ल्याएर दियो तर मलाई त्यो चिया आफ्नै रगत उमालेर ल्याएको जस्तो लाग्यो कसो कसो पिउन पटक्कै मन लागेन भोक र प्याजले त्यत्रा दिन छटपटिँदा केही दिएनन् शरीरमा लागेको चोटले र भोकले आन्दोलित थिएँ म आँखाभन्दा मन ज्यादा रोइरहेको थियो यस अर्थमा चिया पिउन अस्वीकार गरिदिएँ बजार गत हप्ताको घटनाले निकै त्रसित छरे वरपर दायाँ बायाँ मान्छेहरूको रगतको कुण्ड थियो रे तर नजिक आएर उभिने हैसियत कसैमा थिएन रे प्रहरी चौकी र त्यस वरपर सबै खरानी नै भइसकेको छ रे बाबा आमा र मामालाई देख्ने बित्तिकै आफूलाई सम्हालेर थाम्नै सकिन मन हामी अङ्गालोमा बाँधिएर खुबै रोयौँ एकछिन मेरो अवस्थाले मैन झैँ पग्लिन भयो उहाँहरू पनि मलाई सहरको महँगो नर्सिङ होममा छ महिनासम्म भर्ना गरेर राखियो शरीरको चोट त निकै हुँदो शरीरको चोट त निको हुँदै गयो तर मनमा लागेको चोट भने रुखमा ऐजरू झाङ्गिए झैँ दिन प्रतिदिन झाँगिँदै थियो भने पिँडालुमा गवारा सल्क जस्तो सल्किँदै जान थाल्यो क्यासेट टेप रेकर्ड गरे जस्तै प्रहरीहरूको अमानवीय व्यवहार प्रहरी प्रशासनको बिना अपराधको यातना र हिमालीले भनेका कुरा रेकर्ड भएको थियो दिमागमा म त महँगो नर्सिङ होममा उपचार गराउँदै थिएँ तर ती छापामारहरू वन वनमा वनमा र निचोरेर आफ्ना चोटहरूमा दल्दै होलान् आफैले गोली निकालेर ठिकै हो उनीहरूको सोचाइ म मात्र आफ्नो लागि बाँचेर आएँ उनीहरू अरूका लागि मरेर गए म त के हुँ र यहाँ शोषक सामन्ती भ्रष्टाचारीहरू पैसाको डसनामा सुत्छन् गरिब दुखीहरू र त्यही पैसाका लागि सूर्य उदयदेखि अस्तायसम्म पसिना चुहाउँदै दस र ख्याउँछन् मसिनो चामलको भात कुकुरले निल्दैन कतै कतै कोदाको खोले एक पेट खान रुवावासी छ देश एउटै बासिन्दा एउटै एउटै देश एउटै बासिन्दा एउटै मान्छे उस्तै मात्र भोगाई फरक किन समानता चाहिन्छ सबैलाई परिवर्तन आउनुपर्छ देशमा म एउटाले मात्र नर्सिङ होममा उपचार गरेर हुँदैन गाउँ बस्तीका बासिन्दाले पनि ज्वरो आउँदा सिटमल पाउनुपर्छ साँझमा सल्लाहको मेटो र माटोको पालामा कपडाको झुम्रा होइन बिजुली बाल्न पाउनुपर्छ सय ठाउँमा तुनेको भोटो होइन एकजोर गतिलो मैल पोस्ट लगाउन पाउनुपर्छ साँझ बिहान दुई छाक राम्रो खान पाउनुपर्छ यी परिवर्तनका लागि क्रान्ति आवश्यक छ जुन एउटाले गरेर हुँदैन हामी जस्ता युवा जाग्नुपर्छ लाग्नुपर्छ तात्नुपर्छ मुठीमा आलु उसिन्न सक्ने जोस बोकेर नसा नसामा रगत उमाल्दै सोच्दै सोच्दै आगोको कोइला चाहिँ रातो भएर म एक दिन नर्सिङ होमबाटै भागेँ यति बेला बाबा आमाको माया सम्झना अपनत्व भन्दा हिमालीले देखेको बाटो प्यारो अति प्यारो लाग्यो उसको सपना साकार बनाउन दौडिए बन बने पाखै पाखा खोलै खोला हजारौँ हिमालीहरूको साथमा बाटाका साथीहरूसँग परिचय गर्दा मैले आफ्नो नाम परिवर्तन नेपाल बताएँ कारण हामी सबै नेपालमा परिवर्तन ल्याउन चाहन्छौँ हो म पनि त्यही परिवर्तनको प्यासमा सिद्धार्थ गौतमले झैँ घर छाडेको युवा थिएँ क्रान्तिको बाटोमा हिँड्न कहाँ त्यति सजिलो हुँदो रहेछ र कैयौँ दिन भोगे बस्न पर्यो कैयौँ रात खुल्ला आकाशलाई ओढ्ने हरियो चौरलाई डसना र ढुङ्गाको सिरानीमा सुखको निद निधाएको थिएँ त्यही दिन बम पड्काउँदा कान थुन्ने हातले कैयौँ बम पड्काएर दोस्त बनाइयो दुश्मनका इलाकाहरू हो मनमा परिवर्तनको भोग उम्लेको बेला अप्ठ्यारो सकस र सङ्कट त सामान्य तवरले चपाइँदो रहेछ आभा साँझ झमक्क परिसक्यो तल बैठक कोठामा गेस्ट आएका छन् केटाले के कस्तो स्वागत गरियो तिमी भने यहाँ के गर्दैछौ उहाँको आवाजसँग यथार्थमा पछारिन्छु नराम्रोसँग के पढ्छौ यसरी आफूलाई नै बिर्सिएर केही होइन बिहान पसलमा एउटा डायरी फेला परेथ्यो त्यही कि मैले भने कसको रहेछ थाहा छैन परिवर्तन नेपालको नाम छ चिन्दै नचिनेको मान्छेको डायरी पनि कसैले पढ्छ त पढ्नै नहुने इन्द्रजाल त होइन क्यारे अँ सुन्नु न यो डायरी कसको हो थाहा नभए मैले व्यवहारिसे डायरी नाम राखेँ उहाँ हाँस्दै तल झर्नुभयो म भने डायरी टेबुलमै फ्यात्त फालेर भान्सा कोठामा पस्छु गेस्टहरू आएका हुँदा सदाको भन्दा बढी व्यस्त रहनु पर्यो भान्सामा म केटाले के बनाउँछ कस्तो बनाउँछ चित्त बुझ्दैन खानपिन सक्दा रातको दस बज्यो एकछिन पाउनसँग सन्चो बिसन्चो हालखबर सोध्नै पर्यो बिस्तारामा पुग्दा बाह्र बजिसकेछ थकाइले आँखा झ्याप्प लाग्न लाग्दा डायरी पढ्न जाँगर पलाएन भोलि हेराउन भन्दै सुते बिहानको दिनचारे उही हो नुहाई धुवाई पाठपूजा यसो उसो गर्दा आठ बजी गयो उहाँ आज पनि बाहिर जानुभयो कामले मेडिकलमा मनै परे हिजो अस्तिको जस्तो भिडभाड छैन आज मेडिकलमा खालि समय बस्न पाउँदा झस्स डायरीको याद आयो केटालाई पठाएँ आफूले हेरी भ्याएको ठाउँबाट अर्को पाना पल्टाउँदै गर्दा एउटा एक्सिडेन्टको केस र रगत पक्ष भएर आयो बिरामीलाई डाक्टर रुममा बोलाएर ड्रेसिङ गरी औषधि इन्जेक्सन दिँदा आधा घन्टा चिप्लेछ उनीहरू त्यहाँबाट हिँड्न नपाउँदै एकुल मान्छे कुडुलो परेर नारा र जुलुस लगाउँदै आए के भयो किन यस्तो भयो मैले अनुमान लगाउन सकिनँ उनीहरू पसल बन्द गर्न निर्देशन दिँदै थिए सटर तान्दै लात्ताले हान्दै थिए अगाडि दायाँ बायाँका अन्य पसलहरूका सटरहरू धमाधम बन्द भए उनीहरूले मेडिकल पनि बन्द गर्न भने र मेडिकल त सर्वसाधारणको सेवाका लागि खोलिएको हुँदा जस्तो सुकै बेलामा पनि बन्द गर्न नपर्ने कुरा म बताउँदै थिएँ तर हुलले खाउँला जस्तो गर्दा मैले डराएर सटर ताने सटर तानिसकेपछि सुकेशको डायरी खोज्दा त्यो डायरी त्यहाँ थिएन यताउता धेरै खोजेँ भेटिएन डायरी जसरी हात थियो त्यसरी नै गायब भयो मलाई भने असाध्यै नमिठो लाग्यो व्यवहारिसी डायरी पुरा पढ्न नपाएकोमा आज हामी साहित्य सुधामा रहेर युवा साहित्यकार सशक्त नारी हस्ताक्षर तथा पत्रकार सुविशुदा आचार्यको रहस्यमय बोगाई कथा सङ्ग्रहको व्यवहारिसे डायरी कथा वाचन गरौँ अर्को श्रृङ्खलामा भेट्ने बाचा गर्दै आजको साहित्य सुधाबाट प्रकाश बिदा हुन्छु नमस्कार